हेलो नमस्कार दिशा गुल्मीको पिपल धारा आठ नादी गाउँमा जुन एउटा दर्दनाक घटना घट्यो हिजो होइन यस घटनाबारे अनुसन्धानको केही पाटो बताइदिनुहोस् न प्लिज अब अहिले सत्य तथ्य हामी एकैचोटि उजागर गर्छौँ प्रेमजी घटना घट्या छ हामीले अब त्यही त्यही हिसाबले गइरहेर अनुसन्धान गर्दैछौँ के हो त हाम्रो अनुसन्धान अगाडि नै बढिराखेको छ अब चाँडोभन्दा चाँडो हामी चाहिँ त्यसलाई उजागर गर्छौँ अनि कि घटनास्थलमा पुग्ने अधिकारीहरूको रिपोर्ट के छ त्यो घाइते अवस्था पनि भनेका छन् स्थानीय बासिन्दाले के छ हजुर होइन रिपोर्ट अब घटनाको वस्तुस्थिति भनेको चाहिँ अब एउटा जुन महिला हुनुहुन्छ उहाँ चाहिँ झुङ्गेको अवस्थामा छ अर्को पुरुष हुनुहुन्छ उहाँ चाहिँ तलपट्टि चाहिँ लडेको अवस्थामा छ घटनास्थलको चाहिँ चाहिँ अब त्यसैले चाहिँ हामीले अब यसलाई गरिदिएर एकदम सूक्ष्म रूपमा चाहिँ अनुसन्धान गर्दैछौँ स्थानीय प्रत्यक्षदर्शीले त भनेका छन् कि यो आत्महत्या हुन सक्दैन यो हत्या नै हो मारेर फालिएको हुन सक्ने भनेका छन् तपाईँहरूको के छ उहाँहरूको भनाइ त्यस्तो आयो अब हामीले अहिले चाहिँ मैले भने यहाँलाई चाहिँ निवेदन गर्छु अनुसन्धानबाट चाहिँ जुन आउँछ त्यो कुराहरू यहाँहरूसम्म चाहिँ आइहाल्छ प्रहरीले चाहिँ गरिएर अनुसन्धान गरेको छ त्यसमा चाहिँ अहिले मैले यो हो स्थानीयले के भन्नुभयो त्योसँग अब हामीले त्यतातिर जाँदैन अब मैले गर्ने कुराहरू पाटोमा के हुन सक्छ पोसिबिलिटिजहरू के छ सम्भाव्यताहरू चाहिँ के के छन् त्यो कुराहरूमा अध्ययन गरिरहेको छ अनुसन्धान गरिरहेको छ र हामी अब चाँडोभन्दा चाँडो यसलाई अनि कि डिस साप मैले एउटा जानकारी गराइहालेँ तपाईँलाई किनभने त्यस नादी गाउँमा यस अघि पनि थुप्रै घटनाहरू घटेका छन् र त्यही दोबिएका छन् अहिले स्थानीयवासी के तर्सित छन् भने कतै यो घटना पनि घटनाका दोषी अथवा यस घटनाको निष्पक्ष छानबिन भएन भने फेरि त्यस्तो घटनाको पुनरावृद्धि हुने हो कि भन्ने त्रासमा छन् यसबारे तपाईँ गम्भीर हुनुहुन्छ नि एकदमै गम्भीर छु तपाईँले भन्नुभएको जुन कुराउनु भएको छ पहिलाको घटनामा पनि म आइसकेपछि मैले चाहिँ दुई तिन पटक यहाँका चाहिँ नानीहरूसँग चाहिँ बोलाएर उहीँ गएर स्पेयर नै खटाएर त्यहाँ के अरे बयान लिनेहरू कुराहरू जिओले उसबाट स्टार्ट गरेका छौँ हामीले र त्यसैको आधारमा हामीले चाहिँ त्यो काठमाडौँबाट इभन मैले काठमाडौँबाट चाहिँ हाम्रो यो पोलिग्राफ मेसिनबाट पनि त्यो हामीले गरेका छौँ बयानहरू ल्याएका छौँ पोलिग्राफ मेसिन चाहिँ सम्भवतः पुग्ने पहिलोपटक यो के अरे सम्भवतः होइन पहिलोपटक चाहिँ प्रयोग भएको छ र त्यो मैले चाहिँ त्यो मसिनबाट चाहिँ त्यो के अरे घटनाको उजागर गर्नलाई अनुसन्धानमा थप टेवा पुगोस् भन्ने हिसाबले त्यो पनि प्रयोग गरेका छौँ हामीले अब त्यो पहिलाका घटनाहरूलाई पनि यो जति पनि प्रमाणहरू छ त्यसलाई हामी लाई प्रमाणहरू सङ्कलन गर्ने कार्य चाहिँ हामीले जारी राखेका छौँ म एउटा कुरा सोधिहालेँ तपाईँको अधिकारीहरू घटनास्थलमा पनि जानुभयो र केही अनुसन्धान भइसकेको छ र केही मानिसहरू तपाईँहरूको सम्पर्कमा पनि छन् अहिलेसम्मको अनुसन्धानले देखाएका केही कुरा तथ्य त भनिदिनुहोस् न भन्न मिल्ने त्यसलाई अहिले चाहिँ मैले यहाँलाई मलाई माफ गर्नु होला प्रेमजी मैले त्यसलाई अहिले अनुसन्धानको पापामै भएको हुनाले मैले उजागर चाहिँ नगरौँ अनुसन्धानमा अहिले चाहिँ त्यसले चाहिँ हामी सबै कुराहरू पुऱ्याउनु मिल्दैन पावरमा चाहिँ हामीले अनुसन्धानका चाहिँ कुराहरूमा यहाँहरूलाई नै राखेर यो कुराहरू भएको भएर विस्तृत रूपमा हामीले चाहिँ यहाँहरूलाई चाहिँ जानकारी गराउने सम्भवतः यो भोलिसम्म बाहिर ल्याउनुहुन्छ कि भन्ने आशा लागेको छ हो सम्भवतः हामी भोलिसम्म बाहिर लिएर हुन्छ सफल हुनुहोला र यस्ता अपराधिक जुन गतिविधिहरू हुन सक्छन् त्यसप्रति तपाईँहरू गम्भीर हुनुहोला र सफल हुनुहोला भन्दै मैले छुट्टिन चाहेँ है त हस् धन्यवाद प्रेमजी यहाँहरूको सहयोग नै रहिरहोस् धन्यवाद हस् हजुर थ्याङ्क यू हस् हस्